भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ एकल कविता वाचन तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुन्न सक्नुहुन्छ एकल कविता वाचनमा हामी हरेक हप्ता एक कवि लिएर आउँछौं उहाँका कुराकानी सुन्छौं र उहाँका कविता पनि सुन्छौं आज मसँग नुवाकोट विदुर घर हुनुभएका कवि सुरेश बादल हुनुहुन्छ उहाँले फुड माइक्रोबायोलोजीमा एमएससी सकिसक्नु भएको छ र अगाडिदेखि नै धेरै लामो समयदेखि कविता लेख्नुहुन्छ आज उहाँसँग कुरा गर्दै उहाँका कविताहरू सुन्छौँ सुनाउँछौँ सुरेशजी तपाईँलाई स्वागत छ तपाईँको घर नुवाकोट बिदुर होइन के नगरपालिका भन्नुहुन्थ्यो अघि हामी पस्नुभन्दा अगाडि बिदुर नगरपालिका वडा नम्बर सात दुप्चे दुप्चे चाहिँ ठाउँको नाम तुप्चे तुप्चे हजुर तुप्चे ठाउँको नाम बेदुर नगरपालिका चाहिँ नगरपालिका भयो तपाईँको बसाई काठमाडौँमा छ कि उतै छ बसाई काठमाडौँमै छ काठमाडौँमा कहाँ बस्नुहुन्छ काठमाडौँमा मनमैज मनमैजुमा अब सन्दर्भ जोड्दा चाहिँ तपाईँलाई मैले चिनेको छैन अब एकदम जिरोबाट सुरु भयो हाम्रो त पाँच मिनट अगाडि स्टुडियोमा पस्नुभन्दा अगाडि भेट भयो त्यति मात्रै हो भेटाइदिनु भयो लेखक लोकप्रिय लेखक सुबिन भट्टराईले उहाँले कुरा गर्नुभएको थियो र राम्रो कविता लेख्ने कवि भनेपछि बोलाउनु त एकचोटि भनेर मैले बोलाएँ धेरै जस्तो अब कार्यक्रममा छाइरहने अथवा धेरै कार्यक्रममा हिँड्नेलाई चाहिँ सञ्चारकर्मीको पनि आँखा पर्छ ठ्याक्कै ए राम्रो कवि रहेछन् भन्ने थाहा हुन्छ आफ्नो लाइनमा बस्ने तर कवि कविता लेखिरहने कविलाई चाहिँ चिन्ने मौका पाएको हुँदैन हजुर हजुर आज चिन्न पाइयो सुबिनजीलाई धन्यवाद र तपाईँलाई पनि चिन्न पाइएकोमा धन्यवादका साथ पहिला एउटा कविता सुनेर तपाईँको कविताको प्रशंसा गर्छौँ अनि मात्रै कुरा गर्छौँ हजुर यो सुबिन दाईले नै मेरो यो कविता फेसबुकको वालमा देखेपछि सेयर गर्नुभएको कविता र उहाँलाई मन परेको र यही देखेर नै सायद हजुरलाई पनि यसको रिफर गर्नुभएको होला मेरो कविताको शीर्षक छ मैले सहर छोडेको दिन केही चुरोटहरू कम जल्लान् पहिले भन्दा केही धुवाँ कम होला यहाँको आकाशमा कुनै रुटको एउटा पुरानो माइक्रोबसको कुनै एउटा लुगा च्यात्ने साँगो सिट खाली होला या कुनै चिया पसलको काठको टुल रित्तो होला खै के के होला मैले सहर छोडेको दिन केही जोर आँखाहरूले कुर्दैनन् होला पुरानो बस पार्कको गेटमा उभिएर केही पानीपुरीहरू कम बिक्लान् न्यू रोडका सड़क छेउमा कसैको एउटा हात हावासँग हात मिलाउँदै एक्लै हिँडिरहला असनको गल्लीमा केही ठाउँहरू खाली रहलान् बसन्तपुरका मन्दिर पेटीहरूमा खै के के होला मैले सहर छोडेको दिन आखिर आखिर केही नहुन पनि त सक्ला नि मैले सहर छोडेको दिन बस पार्क छेउको पुलमा उभिएर पर परका गाडीहरू अरू कसैले पनि त गनिदेला रत्न पार्क बाहिर उभिएर आउने जानेहरूले सोद्धा वीर अस्पताल उता छ भनेर अरू कसैले पनि त भनिदेला आकाशको जुनसँग साँझमा आँखा जुदाउनेहरू अरू पनि त होलान् फ्रुती फ्रुटीका रित्ता प्याकेटहरू कुल्चिएर फुटाउनेहरू अरू पनि त होलान् किन केही फरक नपर्ला र मैले सहर छोडेको दिन म फर्किन्न कि भनेर पसलेहरूले उधारो खाता पल्टाउँदै पल्टाउँदै मलाई रातभर याद गर्न सक्छन् भाडा तिर्न आउला कि नआउला भनेर घरबेटीले मलाई रातभर फोन गर्न सक्छन् सापट्टि तिर्ला कि नतिर्ला भनेर मेरा यारहरूले मेरो हालखबर सोध्न सक्छन् म फर्किन्न कि भनेर मेरी प्रियसीले आँसुले तकियाहरू भिजाउन सक्छन् त्यसैले त्यसैले मलाई यो सहर छाड्नै मन लाग्दैन माइक्रोको सिटले उधारेको सर्ट जस्तै उध्रिए पनि जिन्दगी मन्दिर पेटीमा अडेस लाग्दा पाइन्टमा टाँसिएको चुइङ्गम जस्तै गरी टाँसिएरै बस्न मन छ मलाई यही सहरमा बडा राम्रो बडा मिठो कविता रहेछ साह्रै खुसी लाग्यो मलाई यो मैले सुरुमा तपाईँले वाचन गर्दा त यो हिन्दी एउटा गीत सम्झेँ पुरानी जिन्स और गिटार भन्ने कलेज लाइफको व्याख्या हो कि भन्ने त्यति मात्रै रहेनछ त्योभन्दा अझ बढी कुरा रहेछ मैले सहर छोडेको दिन मैले दोहोऱ्याएर वाचन गर्न चाहेँ अनुमति दिनुहुन्छ हजुर एकदम दाजु केही चुरोटहरू कम जल्लान पहिले भन्दा केही धुवा कम होला यहाँको आकाशमा कुनै रुटको एउटा पुरानो माइक्रो बसको कुनै एउटा लुगा च्यात्ने साँगुरो सिट खाली होला वा कुनै चिया पसलको काठको टुल रित्तो होला खै के के होला मैले सहर छोडेको दिन केही जोर आँखाहरूले कुर्दैनन् होला पुरानो बस पार्कको गेटमा उभिएर केही पानीपुरीहरू कम बेग्लान न्यू रोडका सडक छेउमा कसैको एउटा हात हावासँग हात मिलाउँदै एक्लै हिँडिरहला असनको गल्लीमा केही ठाउँहरू खाली रहलान् बसन्तपुरका मन्दिर पेटीहरूमा खै के के होला मैले सहर छोडेको दिन आखिर केही नहुन पनि त सक्ला नि मैले सहर छोडेको दिन बस पार्क छेउको पुलमा उभिएर पर परका गाडीहरू अरू कसैले पनि गनिदेला रत्न पार्क बाहिर उभिएर आउने जानेहरूले सोद्धा वीर अस्पताल उता छ भनेर अरू कसैले पनि त भनिदेला आकाशको जुनसँग साँझमा आँखा जुदाउनेहरू अरू पनि त होलान् फ्रुटीका रित्ता प्याकेटहरू कुल्चिएर फुटाउनेहरू अरू पनि त होलान् किन केही फरक नपर्ला र मैले सहर छोडेको दिन म फर्किन्न कि भनेर पसलेहरूले उधारो खाता पल्टाउँदा पल्टाउँदै मलाई रातभर याद गर्न सक्छन् भाडा तिर्न आउला कि नआउला भनेर घरबेटीले मलाई रातभर फोन गर्न सक्छन् सापट्टि तिर्ला कि नतिर्ला भनेर मेरा यारहरूले मेरो हालखबर सोध्न सक्छन् म फर्कन्न कि भनेर मेरी प्रियसीले आँसुले तकियाहरू भिजाउन सक्छन् त्यसैले त्यसैले मलाई यो सहर छाड्नै मन लाग्दैन माइक्रोको सिटले उधारेको सर्ट जस्तै सुध्रिए उद्रिए पनि जिन्दगी मन्दिर पेटीमा अडेस लाग्दा पाइन्टमा टाँसिएको चुइङ्गम जस्तै गरी टाँसिएरै बस्न मन छ मलाई यो सहरमा बडा मिठो कविता एकदमै मन छ यो हामी धेरैको अनुभवलाई बाँधेको छ यो कविताले धन्यवाद कहिलेदेखि लेख्नुहुन्छ कविता कविता मैले सानैदेखि लेखेको हो क्लास थ्री पढ्दाखेरि त्यति बेला एउटा बाल पत्रिकामा मेरो कविता छापिँदा स्कुलमा एसेम्ब्लीमा सरले चाहिँ उभ्याएर सबैको अगाडि त्यो कविता पढ्न लगाउनु भएको चाहिँ मलाई याद प्रशंसा पाउनु हजुर तिन कक्षामै पढ्दा तिन कक्षामै पढ्दा त्यसपछि त अनि तिनदेखि फेरि निरन्तर निरन्तर कवितालाई छोड्ने क्रम नै भएन भएन यो त एकदम जीवनशैली नै भन्यो कविता चाहिँ जति जति भोगाईहरू आफूले त्यो ग्यादर गर्दै आइन्छ होइन ती सङ्घाल्दै आइन्छ ती सबैलाई चाहिँ एउटा त्यो उनेर राख्ने चाहिँ माध्यम नै बन्यो फुड माइक्रोबायोलोजीमा एमएससी भनेपछि तपाईँले एघारदेखि नै साइन्स पढ्दै जानुभयो एघारदेखि होइन अब साहित्य र विज्ञानलाई फेरि दुई किनारा पनि भन्छन् तर नदीको दुई किनारा नछुट्टिकन सँगसँगै बगिरहे होइन सँगै रहे दुई किनार भए पनि कविता तीन कक्षादेखि नै रह्यो र साइन्स अगाडि बढ्दै आयो यहाँसम्म आइपुग्दा माइक्रोबायोलोजीमा मास्टर अफ साइन्स गरेर सघाउनु भयो है अनि लेख्ने क्रम अझै जारी छ एकदम अर्को कविता सुनाउनुहोस् त एउटा अर्को कविता म सुनाउँछु हराएको गाउँ मेरो कवितामा चाहिँ गाउँका अनि त्यसपछि अलि दुःख पीडा यस्तै भोगाहरू चाहिँ धेरै आउँछन् र केही केही प्रेमका कुराहरू पनि आउँछन् हराएको गाउँ खेतहरू टारबारीहरू खोरियाहरू सबै उहीँ छन् गोरेटाहरू चौतारीहरू सबै उस्तै छन् तर पनि आजभोलि गाउँ हराएको छ सहरबाट गाउँलाई लिन भनेर गाउँको फेदसम्म बाटो पुगेपछि अलिकति गाउँ परदेश पुगेको हो अलिकति गाउँ सहर बसेको छ र हराएको छ गाउँ प्लास्टिकको सानो झोलामा पोको पारेको गुन्द्रुक हर्लिक्सको सिसीमा भरेको घिउ अनि रुमालमा पोको पारेको सेलरोटी सबै बोकेर कतार पुगेको एउटा गाउँ चकलेट किसमिस र खजुर बोकेर फर्केपछि अलिकति गाउँ त्यहीँ हराएको हो किनभने बुढाबा र बिरामी आमाहरूले मुस्कान जति सबै निखारेर छोरो पठाएपछि रित्तिएको थियो ओठ र रित्तिएको हो गोठ यसरी हराएको हो यहाँ अलिकति गाउँ हजुरबाले पख फलैचामा बसेर सुसेल्नुहुन्थ्यो महाभारतको श्लोक सुनिरहन्थ्यो गोठबाट गाईबस्तु सुन्दै सुन्दै पर डाँडामा पुगेर मुसुक्क हाँस्थ्यो जुन र सुन्थे गुणमा बसेका चराहरू हजुरबासँगै हराए ती जम्मै श्लोकका लयहरू र हरायो यहाँ पनि अलिकति गाउँ गोठालाहरू हराएपछि गाईवस्तु हराएका छन् खेतालाहरू हराएपछि खेतीपाती हराएका छन् मारुनीहरू हराएपछि रत्यौली हराएको छ धोती कछाड मजेत्रो सबै हराएका छन् ढिकी हराएको छ जाँतो हराएको छ यहाँ पनि अलिकति गाउँ हराएको छ गाउँ हराउनु भनेको संवेदना हराउनु हो आफ्नोपन हराउनु हो आत्मीयता हराउनु हो बुढाबा र आमाहरू मात्र बाँकी रहेको गाउँबाट कुनै दिन सुनसान आँगनमा बाको लास पर्दा पिँढीमा आमाका आँसुहरू नहराउन् लासलाई उठाउने काँधहरू नहराउन् मलामीहरू नहराउन् धन्यवाद बडा मिठो के हो शीर्षक यसको यसको हराएको गाउँ पुरै तपाईँले जिउने जिरिङ्ग बनाइदिनु भयो हजुर धन्यवाद है तपाईँले साइन्स पढिरहँदाखेरि तपाईँको साइन्स पढ्ने साथीहरूसँग नि कहिलेकाहीँ कविता सुनाउने मौका मिल्थ्यो एकदम यो चाहिँ एकदम रेयर कोही कोही हुन्थे नभए साइन्स पढ्नेमा चाहिँ अब त्यस्तो खालको चाहिँ मेरो सर्कल चाहिँ बनेन म जब यो फेसबुकमा अनि यो सोसियल साइटहरूमा चाहिँ खुल्न थालेपछि आफ्नो इच्छा मिल्ने यस्तै सुनाउन लेख्न यस्तो मिल्ने साथीहरूको चाहिँ सङ्गत भयो मेरो कलेज पढनजेल चाहिँ कहिले पनि त्यस्ता साथीहरूसँग चाहिँ यो सा, कविता साहित्यको बारेमा चाहिँ छलफल कहिले पनि भएन बडो उकुस मुकुस हुन्थ्यो होला त्यसरी एकदम आएपछि त्यो चाहिँ आफूले त्यो आएका लेखेका चिजहरू कसलाई सुनाऊ कसलाई सुनाऊ हुने अझ सबभन्दा विडम्बना चाहिँ कलेजमा त्रिचन्द्र कलेज बिएससी पढेको मैले त्यहाँ चाहिँ बिएससी पढ्दाखेरि अब साहित्यिक कार्यक्रमहरू पनि प्यारेलली भइरहेको हुन्थ्यो तर आफ्नै साथीहरू कोही फुटबल खेल्छु खेल्न जाउँ भन्ने अब यस्तो बास्केटबल खेलौँ भन्ने थिए टिटी खेलौँ भन्ने थिए तर गजल प्रोग्राम भइरहेको भने त्यहाँ जाउँ भन्ने कोही पनि हुँदैन थिएँ म एक्लै हुन्थेँ क्या पछाडि म जान्थेँ म जान्थेँ म प्रोग्राममा भाग पनि लिन्थेँ मैले गजल पनि सुनाएको छु कलेज पढ्दा कविता पनि सुनाएको छु एकदम मिहिनेत गर्नुपर्छ है साइन्स पढ्नको लागि पढ्दैन एकदम मिहिनेत चाहिँ एकदमै अब सबै विषयहरू लगभग उस्तै अप्ठ्यारा नै हुन्छन् तर साइन्समा चाहिँ अब प्र्याक्टिकल भन्यो भन्यो त्यो एकदम बोझ बढी हुन्छ त्यस्तोको बिचमा पनि टाइम निकालेर कविता कति बेला लेख्ने त यो यस्तो हुन्छ कविताको लागि चाहिँ मेरो चाहिँ कहिले पनि समय भनेर चाहिँ मैले होइन र बिचमा चाहिँ यो मेरो विशेष गरी कविता चाहिँ अलिक धेरै आएको चाहिँ भूकम्प पछाडि हो र त्यति बेला चाहिँ के थियो भन्दा मैले सेकेन्ड इयर मैले सकिसकेको थिएँ र थेसिसको लागि मेरो चाहिँ ल्याब वर्क गर्नु पर्थ्यो त्यसको लागि चाहिँ कलेज जाने वातावरण थिएन भूकम्पले गर्दा त्यति बेला अलि ठप्प जस्तो जनजीवन अनि त्यति बेला चाहिँ धेरै फुर्सद दिलो समय पाइयो र त्यस पछाडि चाहिँ मैले धेरै कविताहरू कथाहरू पनि लेखेँ कथा पनि कुन कुन विधामा लेख्नुहुन्छ तपाईँ मैले विशेष त कविता हो पहिला अझ धेरै अगाडि त मैले गजल सुरु गरेको हो र गजलमा चाहिँ मलाई के लाग्यो भन्दा त्यो धेरै गाह्रो विषय र त्यत्तिकै खेलाची गरेर चाहिँ लेख्ने विषय होइन भन्ने लाग्यो र मलाई अलिकति कम्फर्टेबल चाहिँ मलाई कवितामा लागेर अनि मैले चाहिँ कविता लेखेँ र त्यस पछाडि मैले केही कथाहरू पनि लेखेको छु चालिस पचासवटा केही ब्लगहरूमा छन् र त्यहाँबाट पनि मलाई अलिकति चिन्ने वातावरण चाहिँ बन्यो ब्लग पढेर हजुर ब्लग पढेर कथाहरू पढेर अनि त्यस पछा पछाडि चाहिँ अहिले मैले रिसेन्टली चाहिँ एउटा उपन्यास लेखेर सकेको छु यो उपन्यास पनि लेखेको छु हजुर र मैले त्यही हेर्न केही एक्सपर्टहरूलाई साथीभाइ दाजुहरूलाई हेर्न दिएको छु र त्यो चाहिँ आउँछ होला कुनै समय कविता कतिवटा पुग्यो होला कविता मैले लेख्न त अब क्वान्टिटेटिभली हिसाब गर्ने भन्दा धेरै नै लेखियो अब ती सबै कविताका रूपमा म आफै पनि कन्फिडेन्टली चाहिँ सबै कविता हुन् भन्न सक्दिनँ र अहिले रिसेन्टली मैले चाहिँ यसो छानेर यति चाहिँ मैले देखाउँदा लाज हुन्न यो कविताको कोटीमा पढ्छन् भन्ने कन्फिडेन्स भएको कविताहरू चाहिँ त्यस्तै पचासवटा जति होला पचासवटा पछि चालिस पचास कथा पनि लेख्नुभयो कथा पनि चालिस पचासकै सङ्ख्यामा गजल पनि लेख्नुभयो त्यति पनि भनेपछि त छुट्टै म साहित्यको लागि समय छुट्याउँदिनँ भन्दा भन्दै पनि बडा धेरै यसको फेरि यस्तो छ यो मैले छुट्याएको समय हिसाब गर्ने भने मैले यो लगभग दस बाह्र वर्षदेखिको यो कन्टिन्युटी हो र अहिले आइपुग्दा मसँग यति चाहिँ छानिएका रचना यति चाहिँ छन् भन्दाखेरि यो दस बाह्र वर्षको समय भने फेरि कम चाहिँ होइन होला जोड घटाउ सबै गरेर सबै गर्दाखेरि कवि सुरेश बादल नुवाकोट बिदुर उहाँको घर एमएससी गर्नुभएको छ फुड माइक्रोबायोलोजीमा र कविता लेख्नुहुन्छ आज कविता सुनाउनका लागि हामीसँग एकल कविता वाचनमा आउनुभएको छ अब सुरेशजीले अर्को कविता सुनाउनुहुन्छ म अर्को एउटा कविता सुनाउन जाँदैछु कविताको शीर्षक छ मरेर जानेहरू कहाँ जान्छन् होला सदियौँदेखि आजसम्म मरेका मान्छेहरू कस्तो हुन्छ होला त्यो माथिको स्वर्ग जहाँ गएपछि कोही फर्कनै मान्दैनन् टुहुराका आँसु प्रियाका अरण्य चितकार बाआमाका भक्कानाहरू भात खानै बिर्साउने तासको खाल हरेक साँझ जम्ने साथीभाइका अड्डाहरू किन केहीको पनि माया गर्दैनन् चासो राख्दैनन् मरेर जानेहरूले कति निष्ठुरी बनिदिन्छन् र पाएपछि त्यो माथिको स्वर्ग किन हो फर्किनै मान्दैनन् प्रियाका केशको स्पर्शमै बिउजिने आँखाहरू प्रियको श्वासको आहटमै बिउजिने कानहरू नानीहरूको करकापमै बोकेर गाउँ डुल्ने काँध र काखहरू किन चलमलाउनै मान्दैनन् पर दोबाटोमै घाँसको भारी देख्दा स्नेहले कराउने गाई वस्तुको पनि खै किन हो वस्तै गर्दैनन् कति स्वार्थी हुन्छन् मरेर जानेहरू पाएपछि त्यो माथिको अज्ञात स्वर्ग फेरि आफ्नाहरूलाई भेट्न फर्किनै मान्दैनन् मायाको नाटक गरेर आँखामा भ्रमको पट्टी बाँधेर भोलि अर्कैसँग खुसुक्क भागिदिने कुनै चनमती प्रेमिका जस्तै प्रेमको खेल खेल्दा रहेछन् मरेर जानेहरूले र त छाती पिटेर मुटु फुटाएर कराउनेहरूलाई चटक्कै छाडेर मृत्युसँग भाग्दा रहेछन् र सजाउँदा रहेछन् आफ्नो बेग्लै संसार त्यो माथिको स्वर्गमा सधैँ जस्तो कहीँ टाढा हिँड्दा पिरिरहने केटाकेटीलाई चक्लेट दिएर पनि फकाउँदैनन् मरेर जानेहरू न त बाको दम र आमाको मधुमेहको औषधि छुट्याएर राखिदिन्छन् कति निष्ठोरी हुँदारहेछन् यिनीहरू विदाईको एउटा सेल्फी खिचेर फेसबुकमा पनि पोस्ट गर्दैनन् मरेर जानेहरू कति राम्रो कविता कस्तो मजासँग लेख्नुभयो शीर्षक के भन्नुभयो मरेर जानेहरू मरेर जानेहरू शीर्षक है असाध्यै राम्रो कविता सुन्न पाइयो तपाईँको शालीन स्वरमा बिस्तारै मसिनो स्वरमा बोल्नुहुन्छ र मजासँग लेख्नुहुन्छ कवि सुरेश बादल तपाईँको एमएससीको सर्टिफिकेटको बाहिर नाम के लेखेको छ मेरो नाम सुरेश बडाल लेखेको छ र मेरो अङ्ग्रेजीमा अहिले ने मेरो जुन नाम छ सुरेश बादल र सुरेश बडाल लेख्दाखेरि त्यसको चाहिँ त्यो एउटै हुन्छ अक्षरहरू बिएडिएल र खुसीको कुरा के भन्दा यो बादल भन्ने नाम चाहिँ मैले नभएर मेरा पाठकहरू अथवा फेसबुकका साथीहरू मलाई फलो गर्ने शुभचिन्तकहरू उहाँले राखिदिनु भएको हो किनभने मैले फेसबुकमा सुरेश बडाल अङ्ग्रेजीमा लेख्दाखेरि उहाँलाई चाहिँ बडालको चाहिँ एक्ज्याक्ट थाहा नभएर बादल बादल भन्न थाल्नु र मलाई पनि खुसी लाग्यो र मैले त्यसैलाई नै क्यारी गरेर हिँडिरहेको छु अहिले ए त्यसरी चाहिँ तपाईँको साहित्यिक नाम सुरेश बादल भन्न हजुर तर तपाईँको खास थर बडाल हो हजुर सुरेश बडाल हुनुपर्ने सुरेश बादल भन्न गयो होइन हजुर फेसबुकमा थुप्रै हुनुहुन्छ क्या साथीहरू तपाईँ फेसबुकलाई एकदम गाउँले प्रेमी पुरा होइन त्यो सहरिया सबै अन्तर्राष्ट्रिय राष्ट्रिय सबै उसको रूपमा लिइरहनु भएको जस्तो लागेको एकदम तारिफ गरिरहनु भएको छ होइन यस्तो किन भन्दा हामी जस्तो अलिकति कुनामा परेको अथवा मार्जिनमा परेको मान्छे जसले प्लेटफर्म भेटिरह हुँदैन त्यो निकै सशक्त माध्यम भएर आयो केही समयसम्म किन भन्दाखेरि मैले कविता त दसौँ वर्ष अगाडिदेखि लेखेँ केही साथीलाई सुनाएँ मेरो हार्डली eh, मेरो कविता सुन्ने साथीहरू पचासजना हुनुहुन्थ्यो होला आज मैले फेसबुकबाट चाहिँ मेरो कविता सुन्न चाहने मान्छेहरूको सङ्ख्या त मैले त्यसलाई हजारमा पुर्याएको छु भन्दाखेरि चाहिँ अनि त्यो एकदम सशक्त लाग्छ मलाई किन भन्दा अनि म ब्लग फेसबुकबाट चाहिँ मैले मेरो ब्लगका कुराहरू सेयर गर्न पाउँछु कुनै पत्रिकामा छापिएका आर्टिल आर्टिकलहरू त्यो पनि मैले देखाउन पाउँछु मलाई चिनाउन पाउँछु होइन यो निकै अहिले किन भन्दा हामी अपडेट हुँदै जानुपर्छ र समयको एउटा यो पनि एउटा उपलब्ध माग पनि हो र त्यो हामीलाई हाम्रो लागि एउटा फाइदा पनि हो यो तपाईँ र म पनि फेसबुकमा जोडिसकेर छुटेका रहेछौँ फेरि अघि हामी स्टुडियो पस्नु अगाडि कुरा भयो तपाईँसँग त मैले चिन्जान थिएन कसरी भएन छ भनेको होइन फेसबुकमा थियौँ तपाईँले मेट्नुभयो भन्नुभयो मैले मेटेको चाहिँ याद छैन मलाई किनभने मैले त त्यो हमेसी त्यहाँ जोडिसकेको मान्छेलाई मेट्दिनँ एकदमै ठुलै भयङ्कर केही अराजक कुरा नभएसम्म त्यसरी मेट्नु मेट्नुपर्ने कारण पनि देख्दिनँ अनि त्यो हुनसक्छ मैले पहिला भएको प्रोफाइललाई कन्भर्ट गरेर पेज बनाउँदाखेरि सम्भवतः तपाईँ पनि पेजमा फलोअरपट्टि चाहिँ म पेजमा चाहिँ छु त्यही त पहिला चाहिँ हामीसँग दोहोरो इन्टरेक्सन हुन्थ्यो अहिले चाहिँ एकरो म दाईको चाहिँ एक्टिभिटी हेर्न पाउँछु तर मेरो देख्नुहुन्न पेज बनाएपछि केही साथीहरूलाई मैले गुमाएर म आफैलाई पनि अप्ठ्यारो भइरहेको छ <laughs> कति त्यति बेला कुरा गर्ने साथीहरू प्राविधिक कुरा हो अनि यो बुझ्नुहुन्छ होला सायद यो तर अब छिट्टै यो कार्यक्रम सकेपछि तपाईँसँग प्रोफाइलमा जोडिनु पर्छ एकदम किनभने यति मिठा कविताहरू बेला बेलामा हेर्न पाइने रहेछ हजुर अर्को कविता सुनाउनुहोस् त मैले अर्को कविता सुनाउन चाहेँ आमा म आइपुगेँ यो चाहिँ यसको म पृष्ठभूमि थोरै बताउन चाहेँ यो चाहिँ म मेरो कविताहरूमा चाहिँ आ कविता भनेको चाहिँ युगको समयको चाहिँ एउटा आवाज हो भन्ने बुझिन्छ र यो आजका आजभोलि चाहिँ विदेशबाट जाने आउने यो धेरै नेपालीहरू विदेश काम गर्न जाने आउने यस्तो कन्डिसनमा चाहिँ धेरै समस्याहरू हुन्छन् र फर्केको मान्छेको चाहिँ एउटा थोरै भावना आमा म आइपुगेँ बाका निम्ति प्रगति भाइ बहिनीका निम्ति माया र तपाईँका लागि खुसीहरू किन्न परदेश गएको म एउटा ज्ञान जानेर आएको छु खुसीहरू त साह्रै महँगा हुँदो रहेछन् आमा कुनै रियाल दिराम र डलरले किन्नै नसकिने तपाईँ नै भनिदिनुहोस् न आमा कसरी कताबाट किन्नुभयो हाम्रा बालापनका त्यति धेरै खुसीहरू फरियाको सपकोमा गाँठो पारेर राखेका ती पाँच र दसका मसिना नोटहरूले त्यो परदेशमा ती महँगा परिकारहरूले पेट भरिन्थे तर मन भरिन्थेन ती महँगा लुगाहरूले आङ ढाक्थे तर आत्मा रमाउँथेन कसरी कताबाट लाउने ल्याउनुहुन्थ्यो आमा त्यो घेरौँलाकै झोलमा पनि त्यति असीमित मिठास अनि कसरी चिउनुहुन्थ्यो त्यो फाटेको पाइजामा र जोगाउनुहुन्थ्यो ममताको न्यानोपन भनिदिनुहोस् न आमा के गुरुत्व बल छ तपाईँमा कि तपाईँकै वरिपरि घुमिरहन मन लाग्छ जसरी घुमिरहन्छन् ग्रहहरू सूर्यको वरिपरि कस्तो चुम्बक हो तपाईँको काख जहाँ इस्पात जस्तो कठोर भए पनि मन टाँसिएर निधाउँझै लाग्छ एउटा सिङ्गो युग तपाई भित्र अङ्कुरण भएपछि तपाईँले नै खुसुक्क भरिदिनु भएको एक मुठी सास बोकेर तपाईँले नै सुटुक्क भरिदिनु भएको एक अन्जुली रगत बोकेर आज तपाईँले कट्दै नकटेको गाउँभन्दा कति हो कति टाढा परदेश पुगेर फर्केको छु सोच्नुहोस् त कति शक्ति रहेछ तपाईँसँग साँच्चै आमा आमा नभएको देशमा त फूल पनि फुल्दो रहेनछ नदी पनि बग्दो रहेनछ थाहा छ आमा आमा नभएको देशमा त दसैँ तिहार पनि आउँदो रहेनछ आमा भएको देशमा त नदीहरू पनि गुलिया हुन्छन् फूलहरू पनि राता हुन्छन् थाहा छ आमा आमा र देश छोडेर जहाज चढेर जानेहरूले आजकल आँसु बगाएर होला समुद्र पनि नुनिलो पारिसकेछन् कडा मिठो तपाईँ प्रवास गरेर फर्केको त होइन नि होइन यो धेरै अनुभव अरूका अनुभवहरू सुन्दाखेरि पनि एउटा कवि मनलाई चाहिँ छुँदो रहेछ त्यो चिजले तानिरहन्छ हजुर घरमा को को हुनुहुन्छ घरमा हजुरआमा हुनुहुन्छ हजुर अनि त्यसपछि बुवा मम्मी हजुर म अनि दुई बहिनी छौँ र दिदीको चाहिँ बिहा भइसक्यो दिदीको चाहिँ बिहा भइसकेको छ घरमा लेख्ने कोही हुनुहुन्छ कि हुनुहुन्न छैन हाम्रो घरमा चाहिँ लेख्ने सुन्ने यो बात यो कसैको पनि छैन यो धेरै अगाडि तपाईँ आफैले मात्रै लिनु हजुर तिन कक्षामा त्यो शिक्षकले जुन गर्नुभयो हजुर त्यसले तपाईँलाई प्रभाव पार्दै गयो र त्यहीँबाट प्रभावित हुँदै हुँदै आउनुभयो हजुर अब एउटा कविता फेरि सुनाउनु यो चाहिँ काठमाडौँ बसाइको क्रममा धेरै माइक्रो बसहरू चढियो र त्यहाँ देख्दा यो हाम्रो सहचालक भाइहरूको चाहिँ उनीहरूलाई सधैँ अब्जर्भ गर्दाखेरि चाहिँ अनि त्यसले पनि छोएर नि यो लेखेको म सहचालक विद्यार्थीहरू विद्यालय पुगेका छन् कर्मचारीहरू कार्यालय पुगेका छन् बटुवाहरूले बाटो छोट्याएका छन् यात्रीहरूले गन्तव्य भेट्याएका छन् किनभने मैले कुनै दिन मेरो जिन्दगीको स्वर्णिम बाटो भुलेर आएको छु रहरहरूलाई टायरले किचेर सपनाहरूलाई धुलो जस्तै उडाएर हातभरि खुद्रा पैसाको बिटो च्यापेर मैले खुसीहरू पनि खुद्रा सिक्काहरू जस्तै सङ्घालेर माइक्रोबसको ढोका अँगालेको छु थाहा छैन जिन्दगी थाहा छैन जिन्दगी कतै पर पर पुग्ला कि नपुग्ला या त्यहीँ रत पार्क पुगेर फनक्क फर्किदेला मैले चढाएका सिटमा बसालेका मेरै भाग्य जस्तै गरी खाँदेर खुम्च्याएका ती कैयन यात्रीहरू कता कता पुगे होलान् एक्का छैन तर म उसै गरी बोलिरहेको छु जमल घण्टाघर पुरानो बस पार्क रत्न पार्क प्रगतिको एयरपोर्टबाट कुनै दिन जहाजबाट ओर्लिएपछि यसो सम्झने होला महाशय सफा लुगाएका सखा सफा लुगा लगाएका एयर होस्टेससँग नतमस्तक हुनुभएथ्यो तर मेरा महिला लुगाहरू हेरेर मलाई हेभावले तिमी भन्नुभएथ्यो थियो यदि मनमा ईश्वर छ भने सोध्नुहोला किन लगाउन सकेन सफा लुगा किन नुहाउन पाएन कुनै दिन र किन पाएन सम्मान पसिनाको झरी बर्चाइरहने यो श्रमले कुनै दिन पनि विदा नपाएको कर्मचारी कुनै पनि ड्युटी समय नतोकिएको स्टाफले कसरी ठटाइरहन सक्यो होला आफ्नो प्राणभन्दा प्यारो गाडीको जिउ कसरी कुन ताकतले फलाकिरहन सक्यो होला भन्नुहोस् त जमल घण्टाघर पुरानो बस पार्क रत्न पार्क धन्यवाद बडा मिठो कविता कवि सुरेश बादल नुवाकोट विदुर उहाँको घर उहाँले फुड माइक्रोबायोलोजीमा एमएससी गर्नुभएको छ र कविता कथा गजल विधाहरूमा कलम चलाउनुहुन्छ आज हामीलाई कविता सुनाउँदै कविताका कुराहरू हामी गरिरहेका छौं यो क्रम जारी रहन्छ उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचन सुन्दै गर्नुहोला भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण लोकल कविता वाचन सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट तपाईँ एकैसाथ कार्यक्रम एकल कविता वाचन सुन्दै हुनुहुन्छ मोबाइलमा उज्यालो एप्लिकेशन र उज्यालो अनलाइन डट कमबाट पनि यो कार्यक्रम प्रत्यक्ष सुन्न र फुर्सदमा डाउनलोड गरेर सुन्न पनि सकिन्छ आज हामीसँग कवि सुरेश बादल हुनुहुन्छ नुवाकोट विदुर दुप्तुप्चे उहाँको घर र एमएससी फुड माइक्रोबायोलोजीमा एमएससी गर्नुभएको छ र कविता लेख्नुहुन्छ कथा लेख्नुहुन्छ गजल पनि लेख्नुहुन्छ विशेष उहाँलाई कविता सहज र आफूलाई कम्फर्ट भएको लाग्छ कविता विधामा भनेर योभन्दा अघि हामीसँग कुराकानी गर्नुभयो उहाँका मिठा कविताहरू अघि सुन्यौँ सुरेशजी तपाईँलाई फेरि स्वागत छ हजुर धन्यवाद लगभग पाँच छवटा कविता अघि सुनियो होला तिन चारवटा अझै सुनाउने समय बाँकी छ हजुर पहिलो कुन त अब अब पहिलो आँखाको धमिलो चित्र आँखाको धमिलो चित्र धमिलो चित्रहरू छन् मेरा आँखामा डाँडै डाँडा खेतको आली आली कुदेको घामकिरीको पुच्छर समाउन तर समाउन मन थियो घामकिरी जस्तै माथि आकाशमा उडेको चिलगाडी र मन थियो बोराको धागो बाँधेर पुच्छरमा उडाउन त्यो चिलगाडी हरिया आलीहरूमा सुक्खा र बन्जर हुन थालेपछि गराएर आलीहरू हरियो बनायो हात हरियो रङको राहदानीले किनकि बोरा जस्तै गरी उद्रिएको थियो भकारी भकारी जस्तै गरी उद्रिएको थियो आमाको मजेत्रो र उद्रिएको थियो बाको सपनाको फेटा साना आँखाहरूले सानो देखेको त्यो चिलगाडी मसँग हुर्किएर बनेको थियो ठूलो जहाज साना पाइतालाहरूले टेकेको फराकिलो दुनियाँ साँगुरो बनेको थियो जमजुत्ता जस्तै अभावका पानी पानी फोकाहरू उड्थे फुट्थे र पोल्दथे तर झन बढी पोल्थ्यो र जलाउँथ्यो गरिबीको ज्वालाले मेला पर्वमा नपुगेसम्म पुग्न सकिन्नथ्यो स्कूल आलीको भित्तो नताचेसम्म तास्न सकिन्नथ्यो पेन्सिल र धानका बिउको हरफ नबनाएसम्म खेतमा देख्न पाइन्नथ्यो कापीका सङ्ला हरफहरू जब नुनिलो पसिना घरको भुटन र नुनको भाउमा बग्न थाल्यो त्यसै बेला छुटेको थियो स्कूल जाने साँगुरो बाटो हरियो राहदानीले छुटायो हरिया गाउँ बस्ती निधारको रातो टिकाले छुटायो लाली गुराँसको प्यार सयपत्रीको मालाले छुटायो आमाको काख तर सुटकेसभरि बोकेको गुन्द्रुक र घिउले अठ्याइरह्यो छातीमा देशको भक्कानो अझै छन् धमिला चित्रहरू आँखामा दैलोको घडामा जमेको थियो बहिनीका आँसु पारिजातका फूल जस्तै बर र झारेकी थिइन् प्रियाले घर छेवैको पँधेरामा एका बिहानै आँसु कलब्रेकको कोरम नपुग्ने भो भनेर टोलाएका थिए चौतारीमा साथीहरू देखाएको थिए खुसीका मिठाईहरूका सपना मिलनका कोसेलहरूका चित्र ल्याउनेछु कुनै दिन सुटकेसभरि सुनौला सम्झनाहरू बाकसभरि ल्याउनेछु उज्यालो भविष्य नपत्याए हेर्नु यही जहाज चढेर आएको देश जस्तै चेप्टो रातो बाकस खोलेर अझै पनि छन् मेरा आँखामा तिनै सपना र सम्झनाहरूको धमिलो चित्र धन्यवाद कहिले लेख्नुभएको थियो यो यो कविता मैले एकचोटि एयरपोर्ट जाने मौका जुरेको थियो अनि त्यहाँ चाहिँ त्यो बाकसहरू देख्दाखेरि चाहिँ अनि लगभग यसमा यो क्लिसे जस्तो धेरैले लेखिसके जस्तो लाग्थ्यो तर मलाई बेग्लै तरिकाले छोयो यसले अनि त्यस पछाडि मैले त्यसपछि लेखेँ ला सायद यो तिन चार वर्ष अगाडि होला अरूका कविता पनि अध्ययन गर्न भ्याइन्छ भ्याइन्छ म मैले पहिल्यैदेखि म भूपी गोपाल प्रसाद रिमालहरूको कविताहरू चाहिँ मैले पहिले नै पढेको हो र मसँग ती कलेक्सनहरू छन् पनि घरमा र पछिल्लो चरणमा आएर चाहिँ मनु मन्जिल उपेन्द्र सुब्बा अलि अगाडिको अझ विमल निभाहरूको कविताहरू पनि पढ्ने हजुर प्रायः मलाई यिनै नामहरू कविताहरू छोइरहन्छन् आफू हेर्न थालिहाल्नुहुन्छ तपाईँले कुनै मञ्चहरूमा गएर कहिलेकाहीँ काहीँ वाचन गर्नुभएको अनुभव छ छ मैले केही मञ्चहरूमा वाचन गरेको छु र हाम्रै साथी सर्कलको चाहिँ कार्यक्रमहरू हुन्छ र मैले जिल्ला स्तरीय प्रोग्रामहरूमा स्कुल पढ्दाखेरि अनि त्यसपछि पछि कलेज पढ्दा कलेजकै त्रिचन्द्रमै कविता प्रतियोगिता हुँदाखेरि मैले वाचन गरेँ कस्तो अनुभव हुन्छ त्यो त्यसले आफूलाई केही फरक पार्छ फरक फरक पार्छ त्यसले चाहिँ किन भन्दा अलिकति कन्फिडेन्स होइन अब कविता भन्ने चिज चाहिँ लेखेर त्यत्तिकै बसेर मात्र पनि हुँदैन यसलाई चाहिँ पर्फर्म गर्नुपर्छ वाचन गर्नुपर्छ मान्छेलाई कसै कुनै कविताहरू पढेर छुन्छन् भने कति कुराहरू सामान्य शब्दहरू हुन्छन् तर वाचनले अलिक बढी मुटुहरूलाई चाहिँ छुन सकिन्छ त्यो पनि हो वाचनको कलाको पनि उत्तिकै महत्त्व हुन्छ लेखनसँगै वाचन जति राम्रो भयो उत्ति फेरि श्रोता दर्शकलाई किन भन्दा अब हाम्रो जस्तो देशमा शिक्षाको त्यति ठुलो ऊ छैन र धेरै जनमानसमा चाहिँ वाचनद्वारा नै पुर्याउनु पर्ने अवस्था छ सबैले पढ्न एक्सेस पुग्दैन कविता सङ्ग्रहहरू पनि निकै कम निस्किन्छन् र धेरै ठाउँमा त्यो पुग्न गाह्रो हुन्छ आजभोलि त युट्युबहरूको राम्रो एक्सेस छ त्यो वाचनबाट चाहिँ धेरै ठाउँमा चाहिँ पुग्छ धेरै मान्छेहरूलाई चाहिँ यो कविताहरू सुनाउन सकिन्छ अब एउटा कविता सुनाउनुहोस् त अर्को अर्को कविता छ यो शीर्षक चाहिँ अलि अप्ठ्यारो लाग्न सक्छ तर कविता पढिसके पछाडि चाहिँ बुझ्नुहुन्छ डस्टबिनमा किताब खै किन बोकिएछ किताबको भारी दसौँ वर्ष किन नापिएछ घरदेखि स्कुलको बाटो हरेक दिन किन रटिएछ साइन कस र ट्यान ठिटाका सूत्रहरू किन सिकेन छु ज्ञान जिन्दगीको किन बुझेन छु मैले त्यो कालो पार्टीमा सेतो चक्ले भविष्य कोरिँदैन भनेर कैयौँ दिन हिँडेको छु बोकेर कलर मैलिएको सर्टमाथि पुरानो झोलामा सर्टिफिकेटका भारीहरू हरेक अफिस बाहिरका चिया पसलमा सुस्ताएको छु हम्किँदै त्यही सर्टिफिकेटको कागजले किन तातो बा फ्याँकेर प्रमाणपत्रहरू झन् जलाइदिन्छन् कलेजो कुनै अमुक गाविस सचिवले बनाइदिएको प्रमाणपत्रले भोक मेटाउँछ हरेक दिन एउटा किर्ते बाढी पीडित तर किन मेटिँदैन मेरो भोक किन पत्याउँदैन पसलेले उधारो मेरो चारित्रिक प्रमाणपत्रमाथि राजा महाराज र शासकका जीवनी पढेर महादेशहरू पढेर महासागरहरू पढेर मैले बिर्सिएछु आफ्नै देश आफ्नै परिवेश मलाई देशको नक्सा बनाउन सिकाइयो देश बनाउन सिकाइएन मलाई राष्ट्रपिताबारे पढाइयो आफ्नै पिताबारे पढाइएन यदि पढेको थिएँ भने गाउँको दुःख पीडा पढेको थिएँ भने हलो रहेका बाका दुःख निकाल्ने थिएँ बाको पसिनाको चक्रिय ब्याज पढेको थिएँ भने आमाका आँसुहरू बुझ्न सक्ने थिए आमाको आँसुमा नुन होइन मन जलाउने एसिड हुन्छ भनेर आँखा चिम्म गरेर रटिएका थिए शास्त्रहरू थुक लगाएर पल्टाइएका थिए पानाहरू र पैसा पट्याएर बुकमार्क लगाइएका थिए ठेरीहरू र त ज्ञान अन्धो भएको छ नैतिकतामाथि थुकिएको छ र बिकेको छ मान्छे पैसामा थाहा पाएपछि यो स्वचालित स्वघोषित शिक्षाको अन्तर्वस्तु म आजै बिहान फ्याँकेर आएको छु डस्टबिनमा गणितका किताबहरू जसले निकाल्नै सकेन बाउबाटै बलात्कृत छोरीले बाँचिरहने जिन्दगीभरको उमेर फ्याँकेर आएको छु विज्ञानका किताब जसले भन्यो बाँदरबाट मान्छे बन्यो भनेर तर भन्नै चाहेन मान्छे राक्षस बन्दैछ भनेर धन्यवाद बडा मिठो एकदमै मिठो कविता तपाईँको चोटिला कविताहरू सुन्दाखेरि रमाइलो भइरहेको छ तुप्चे गाउँमा कहिले के कविता सुनाउनु पाउनु भएको छ छैन मैले एकदम दुर्भाग्यवश गाउँमा चाहिँ यस्ता साहित्यिक कार्यक्रमहरू निकै कम हुने अझ हुँदैन हुने अनि त्यसपछि अलि अहिलेसम्म चाहिँ त्यो मौका अरूहरूले लेख्नुहुन्छ त्यहाँ गाउँमा थाहा छ गाउँमा मलाई त्यति थाहा छैन र म नै पहिलो हो भने जस्तो कोही कोहीले गाउँमा नुवाकोट नै साहित्यमा निकै अलिक पछाडि नै परे जस्तो लाग्छ किन भन्दा मैले पनि यतिका वर्ष लेखेँ अनि धेरै शुभचिन्तकहरू कमाए देखेँ तर मैले नुवाकोटमा चाहिँ अहिलेसम्म त्यो उहाँको चाहिँ साहित्यकारहरूसँग चाहिँ मेरो लिङ्क हुन पाएको छैन क्या अझै सक्रियता कम भयो कम भयो हजुर एमएससी पढ्नेहरू पनि त कम होला नि तुप्सेमै छन् होइन पढ्ने त धेरै नै छन् एमएससी गरेकाहरू हजुर हजुर छन् भनेपछि पढाइको कम्पिटिसन चाहिँ छ कविता कम्पिटिसन बाँकी छ हजुर कविता कम्पिटिसन चाहिँ अहिले बाँकी नै छ गाउँमा जाँदाखेरि कहिलेकाहीँ कविता सुनाउन भन्ने खालका साथीहरू पनि छन् त्यो एकदम त्यो त्यो हुन्छ आजभोलि आजभोलि हुन्छ र अझ केही त किताब कहिले आउँछ यस्तै यस्तै कुराहरू धेरै हुन्छन् ए किताब कहिले आउँछ कहिले आउँछ किताब त्यो म म पनि भन्न सक्दिनँ त्यो सबै कुराहरू चाहिँ साहित्यकार अथवा लेखक भनेको चाहिँ उसले साधना चाहिँ उसले अनवरत गरिरहने कुरा हो र किताब निस्किने ननिस्किने भन्ने कुरा चाहिँ यो प्राविधिक पाटो बाटो रहेछ अब हाम्रो किन प्रकाशकहरू इन्भल्भ हुने अब सम्पादकहरू अनि बजारको सबै कुराहरूको चाहिँ त्यसलाई निर्धारण गर्दो रहेछ सृजना एउटा पाटो भयो त्यसको बेग्लै कथा हुँदो रहेछ त्यो कथाभित्र लेखिएको कथा भन्दा पनि बाहिरको कथाहरू बेग्लै हुँदो रहेछ नुवाकोट विदुर नगरपालिका तुप्चे घर हुनुभएका सुरेश बादल कवि सुरेश बादलको अर्को कविता अब हामी सुन्छौँ यो मैले अहिले अब सुनाउन लागेको कविता चाहिँ अलिक सरल छ र यो चाहिँ किन भन्दाखेरि हाम्रो आमाहरूलाई चाहिँ सुनाउँदाखेरि उहाँहरूलाई चाहिँ अलिक खुसी हुनुहोला अलिक सरल भाषामा भनेर चाहिँ लेखेको मेरो म मम्मीलाई पनि मन परेको कविता हो छोरीको रहर मेरो यसै पाले बाउ बन्ने ठहर छ त्यसैले छोरीकै रहर छ बुढी छोरो छोरो भन्छे छोरै होला कि भन्ने मात्र डर छोरी भए त मेरो ख्याल गरिदिन्छे खुसीका फूलहरू घरभरि छरिदिन्छे मैले केही गल्ती गरे यसो आँखा तरिदिन्छे टेबलमा औषधि राखिदिँदै गिलासमा पानी भरिदिन्छे त्यसैले मलाई आफ्नै आत्माको कर छ र छोरीकै रहर छ संस्कारले घर सजाइदिन्छे उसकी आमालाई पनि सधैँभरि सघाइदिन्छे आदर र सम्मानले हृदय नै अगाइदिन्छे हाम्रा चोटहरू पनि सायद आँसुसँगै बगाइदिन्छे कहिले ढाड सुमसुम्याउँछे कहिले टाउको मुसार्छे कहिले मेरो चिन्ता गर्छे कहिले आमालाई सुसार्छे बस भगवानकै भर छ मलाई छोरीकै रहर छ छोरो त छोरो त नजिक बन्नै नआउला बाहिर बाहिरै रमाउला मेरो ढाड अलि अलिअलि हिचकिचाउला आमालाई खुट्टा मिस्न फोहोर भन्दै दिग्मिगाउला मन कठोर बनाएर वास्तै नगर्ला हाम्रो दुःख झमेलामा पर्दै नपर्ला यस्तै यस्तै छोराहरूको जताततै खबर छ त्यसैले मलाई त छोरीकै रहर छ बडा मिठो गरी लेख्नु भएछ रमाइलो गरी तपाईँले बिहा गर्नुभयो छैन मन लाग्यो म अनम्यारिड यो रहर कसको त यो रहर सायद धेरैको हुन्छ होला अब यो कविता सुनेपछि अनुभव गरेर लेख्नु कहिले लेख्नुभयो यो कविता लेखेको पनि लगभग दुई वर्ष भयो होला के सन्दर्भ थियो यो सन्दर्भ खासै केही थिएन मेरो तिनजना दिदी बहिनी म एक्लो छोरा अनि त्यसपछि कहिलेकाहीँ सुनिरहने यसले चाहिँ यसो मिच्दैन खुट्टा मिच्दे अथवा यसो के काम सघाइदिए भन्दाखेरि मैले नटेर जस्तो फिल हुँदो रहेछ बुवा आमालाई अनि उहाँहरूकै कुरो बरु छोरी नै जाति छोरी नै ठिक भनिरहँदाखेरि चाहिँ अनि त्यो त्यो टिपेर चाहिँ मैले लेखेको दिदी बहिनीहरूलाई बुवा आमालाई पनि सुनाउनुहुन्छ कविता सुनाउँछु बुवालाई चाहिँ अहिलेसम्म सुनाएको छैन र बुवा सायद मसँग फेसबुकमा पनि एड हुनुहुन्न होला अनि बुवालाई चाहिँ स्टाफहरूले चाहिँ भन्छन् रे छो राम्रो बुवा केमा काम गर्नुहुन्छ बुवा प्रिन्सिपल हुन्छ स्कुलबाट थाहा पाउनु पाउनुहुन्छ स्टाफहरूले भन्दा मसँग मेरो फेसबुक हेरेर अथवा कतैबाट थाहा पाएपछि सुनाउँदो रहेछन् बुवालाई थाहा हुन्छ फेसबुकमा पनि हामी छैन होला सायद बुवाको नाम के हो बुवाको नाम रामचन्द्र बडाल कुन स्कुलमा प्रिन्सिपल हुनुहुन्छ सुन्दरा देवी इङ्ग्लिस स्कुल भन्ने छ हजुर सरकारी स्कुल हो तर इङ्ग्लिस मिडियममा पढाइ हुन्छ अनि तपाईँले चाहिँ कविता लेख्नुभएको बुवालाई थाहा छ कि छैन तपाईँलाई पनि थाहा छैन थाहा छ लेख्नुभएको थाहा छ तर तपाईँको सम्मुख मैले सुनाएको छैन मैले भन्न खोजेको चाहिँ मेरो पढ्ने र सुन्ने चाहिँ उहाँले मौका पाउनु भएको छैन तर थाहा चाहिँ छ आमालाई दिदी बहिनीहरूलाई आमालाई चाहिँ सुना मम्मीलाई चाहिँ सुनाएको छु दिदीबहिनीहरू पनि कहिलेकाहीँ यो यो छोरीवाला कविता सुनाउँदाखेरि के भन्नुभयो आमाले खुसी हुनुभएको थियो खुसी लाग्यो भन्नुभयो बडा मिठो रमाइलो पारिवारिक वातावरण पुऱ्याइदिनु भयो तपाईँले अर्को कविता एउटा सुनाउनुहोस् त सुरेशजी अनि लगभग हामी बिदा हुने हुने उसमा पुग्छौँ यो अलि अगाडि मेरो यो सायद नयाँ पत्रिकामा छापिएको होला यो कविता हजुर प्रश्नहरू आजकल भेटिन्छन् कि भेटिँदैनन् होला दोबाटोहरूमा फिल्टर नभएको चुरोट च्यापेर अजनबीसँग सलाई माग्नेहरू चुरोट बालेर परिचय थालेर गाउँ गोत्र र थर सोद्धै कुटुम्ब बढाउनेहरू थुन्चेभरि पहाड़ बोकेर झरेकाहरू आजभोलि सुस्ताउँछन् कि सुस्ताउँदैनन् होला पलका चौतारीहरूमा सोध्छन् कि सोध्दैनन् होला लौरोमा युग जस्तै टाउको अड्याएर पिँढीमा बसेका बाहरूले भरिहरूको गाउँ च्याबुबाट आँसु हो कि पसिना तप्प भिजाएर खुट्टाको बुढियाउलामा सुनाउँछन् कि सुनाउँदैनन् होला भरियाहरूले पहिरोको कथा ल्याउँछन् कि ल्याउँदैनन् होला मलेवाका बथानले भन्ज्याङबाट बोकेर घरको आँगनमै उज्यालो थप्छ कि थप्दैनन् होला घाम थप्छ कि थप्दैन होला जाने बेलामा घामले पख मारुनीका च्यापुमा लाली बच्छन् कि बच्दैनन् होला पोतरीसँगै उठेर जाँतोसँगै निदाउने चुराहरू उत्रै छन् कि हुर्किए होलान् बाख्रापाठासँगै घर फेर्ने बुढाहरू आजकल आँगनमा बसेर घर कुर्छन् कि कुर्दैनन् होला क्षयरोग लागेका काकाहरूले आलीमा बसेर ब्याड कुर्छन् कि कुर्दैनन् होला बुख्याचाहरूले घाम ताप्दै बत्ती काटेर पर क्षितिजमा मृत्युको अनुहार हेर्छन् कि हेर्दैनन् होला बालविद्वाहरूले परदेशबाट कहिल्यै नफर्किने लोग्नेको खबर कुर्छन् कि कुर्दैनन् होला राता पछ्यौराहरूले दशैंमा पालो पाउँछन् कि पाउँदैनन् होला काखी मैलिएका दौराहरूले दुःखहरूको भारी बोकेर हिँडेको युग आयो कि आएन होला सुखहरूको बिसौनीमा अझै कि तपाईँकै गाउँको दोबाटोमा बसिरहेको छ अल्मलिएर धन्यवाद बडा मिठो अन्त्यमा तपाईँले बहुत मिठो कविताका साथ झनबिट मार्नुभयो अब हामी लगभग अन्त्यतिरै छौँ तपाईँलाई यो कार्यक्रम सुनिसकेपछि कसैले सम्पर्क गर्नु पऱ्यो भने कसरी गर्ने मलाई सम्पर्क गर्नु चाहनुहुन्छ भने म ट्विटर पनि छ मेरो फेसबुक पनि छ फेसबुकमा Suresh Padal S U R E S H B A D A L e भनेर सर्च गर्न सक्नुहुन्छ एसयुआरइएसएच e अनि बिएडिएएल होइन यो सर्च गरेर चाहिँ मसँग जोडिन सक्नुहुन्छ र इमेल आइडी छ मेरो केही त्यस्तो केही छ भने इमेल पनि लेख्न सक्नुहुन्छ B D A L S U R E S S at Gmail dot com यसमा पनि मेल पनि गर्न सक्नुहुन्छ यसरी चाहिँ तपाईँलाई सम्पर्क गर्न सकियो र हामी जोडिन भयो सबैजना हजुर हस् धेरै धेरै धन्यवाद हाम्रो कार्यक्रममा आउनुभयो खुसी लाग्यो तपाईँलाई तपाईँका अरू कविताहरू आउन् हाम्रो शुभकामना तपाईँ हजुर धन्यवाद हजुर दाई म तपाईँसँग चाहिँ धेरै लामो समयदेखि भेट्न चाहेको र तपाईँको यस्तो समय सम्मोहन गर्ने आवाजबाट चाहिँ मेरो एउटा सुरुमै एउटा कविता पनि वाचन भयो मलाई धेरै खुसी लागेको छ यो मेरो यो इच्छा धेरै पुरानो धेरै अगाडिदेखि थियो गजलहरू मैले सुन्न चाहेको थिएँ मेरो हजुरको आवाजमा र आज कविताको कार्यक्रममै आउन पायो भेट्न पायो धेरै खुसी लागेको छ हवस् त कार्यक्रम एकल कविता वाचनबाट आज नुवाकोट विदुर तुप्चे घर हुनुभएका कवि सुरेश बादलसँगै प्राविधिक साथी सशेन्द्र गौतम र म अछुत घिम्रे पनि विदा हुन्छौं अर्को साता अर्का कविका साथ आउनेछौ तबसम्मको लागि नमस्कार शुभरात्री भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन